राष्ट्रपति डाक्टर रामवरण यादव र भारतीय विदेश मन्त्री सुषमा स्वराज बीच भेटवार्ता नेपाल भारत बीच हुन लागेका विभिन्न सम्झौताहरूका विषयमा छलफल भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा हुने सबै सम्झौता नेपालको हितमा गरिने प्रधानमन्त्री कोइरालाको भनाई हतारमा सरकारले कुनै सम्झौता गर्न नहुने दलहरूको सुझाव श्रीकृष्ण प्रणामी मन्दिर जिरोनामा सञ्चालित श्रीमद भागवत ज्ञान महाज्ञबाट अहिलेसम्म पन्ध्र लाख रूपैयाँ संकलन नवलपरासीको अरूण खोला बजारमा डेंगूका बिरामी भेटिए इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत गैर कानूनी रूपमा अमेरिका भित्रिएका बालबालिकालाई स्वदेश फिर्ता गर्न राज्यका नेताहरूलाई अमेरिकी राष्ट्रपति ओबामाको आग्रह र अस्ट्रेलियाद्वारा पौडीको चार सय मिटर फ्री स्टाइल रिलीमा नयाँ रेकर्ड कायम नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभर के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको समाचार विस्तारमा राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेश मन्त्री सुषमा स्वराज बीच भेटवार्ता भएको छ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपाल भारतबीच हुन लागेका विभिन्न सम्झौताहरूका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ तीन दिने नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौँ आइपुग्नुभएकी भारतीय विदेश मन्त्री स्वराजले आजै संविधान सभाका अध्यक्ष सुभाष नेङमाङ र प्रमुख प्रतिपक्षी दलका नेता तथा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसक्नु भएको छ उहाँले अहिले प्रधानमन्त्री मन्त्री सुशील कोइरालासँग भेट गर्नुभएको छ प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हुने सबै सम्झौता नेपालको हितका पक्षमा नै गरिने बताउनु भएको छ नेपाल भारतका बीच शुरू भएको संयुक्त आयोगको बैठक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा दुवै माओवादीका अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्री कोइरालाले सबैको सुझाव र सहमतिबाट मात्रै सरकारले हस्ताक्षर गर्ने विश्वास दिलाउनु भएको थियो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटा बजारमा आज भएको छलफलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले लामो समयपछि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेकोले जे जति सम्झौता हुन्छन् ती सबै दलीय सहमतिको आधारमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ त्यस्तै नेकपा माओवादीका अध्यक्ष मयन वैद्य किरणले पनि हतारमा सरकारले कुनै सम्झौता गर्न नहुने र गरिने विभिन्न सम्झौताहरूको सबै दलसँग बसेर गृह कार्य गरेपछि मात्रै सम्झौता गर्न सुझाव दिनुभएको थियो उप प्रधानमन्त्री प्रकाश मानसिंहले आगामी छ महिनाभित्र लिखित संविधान जारी हुने बताउनु भएको छ बीपी कोइरालाको जन्म शताब्दीको अवसरमा नेपाली कंग्रेस भक्तपुर जिल्ला समितिले बागेश्वरी गाविस स्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै वहाँले विद्यालयको ध्यान संविधान निर्माणमै केन्द्रित भएको बताउनु भएको छ अब छ महिनाभित्र लिखित लोकतान्त्रिक संविधान जारी गर्नुपर्छ सरकारको ध्यान यसमै केन्द्रित भएको छ उहाँले भन्नुभयो सरकारले छ महिनाभित्र संविधान जारी गरेर देशमा राजनीतिक स्थिरता ल्याएपछि मात्रै देशको विकासमा तीव्रता आउने उहाँले बताउनु भएको छ आफ्नो नेतृत्वमा एक सय चार वर्ष राणा शासनको अन्त्य र देशमा प्रजातन्त्र स्थापनाका लागि बीपी कोइरालाले खेलेको भूमिकालाई कहिल्यै बिर्सन नसकिने चर्चा गर्दै उहाँले दुई हजार चौसठी सालमा गठन भएको संविधान सभाको माग बीपीले दुई हजार चौध सालमै गरेको स्पष्ट पार्नु भएको छ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा बाहिर रहेका दलहरूको सहमतिमा संविधान जारी हुने बताउनु भएको छ वहाँले नेकपा माओवादी लगायतका संविधान सभा बाहिर रहेका सबैलाई समेटेर तोकिएको समयमा नै संविधान निर्माण हुने दावी गर्नु भएको हो बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाह्र बुधे सहमति विरोध शान्ति सम्झौता तथा विभिन्न मोर्चाहरूसँग भएको सम्झौता अनुसार आगामी माघ निर्माण गति संविधान जारी हुने दावी गर्नुभयो संविधान निर्माणको काम द्रुत गतिमा अघि बढ़िरहेको जानकारी दिनुहुँदै भट्टराईले विभिन्न एक सय भन्दा बढ़ी मुद्दामा दलहरूबीच सहमति भइसकेको उहाँको भनाइ छ विभिन्न दलहरू मिलेर बनाएको मोर्चाले संविधान निर्माण प्रक्रियामा असर नपर्ने उल्लेख गर्दै विचार मिल्ने दलहरूबीचको मोर्चाले संविधान निर्माण प्रक्रियामा झन सहज हुने भट्टराईको तर्क छ संविधान निर्माण तथा संविधान निर्माणमा देखिएका समस्या समाधानका विषयमा एकीकृत नेकपा माओवादीले भोलिदेखि छलफल थाल्ने भएको छ ए माओवादीले संविधान सभा बाहिर रहेका दलहरूसँग संविधान निर्माणमा देखिएका विवादका बारेमा दलगत छलफल शुरू गर्ने जनाएको छ भोलि संविधान सभा बाहिर रहेको मुख्य दल वैद्य नेतृत्वको नेकपा माओवादीसँग संविधान निर्माण तथा संविधान सभामा सहभागी बनाउने विषयमा छलफल गर्ने पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभएको छ हालै गठन भएको कम्युनिष्टहरूको मोर्चाका आगामी दिनमा गरिने काम एजेण्डा लगायतका बारेमा पनि छलफल हुने बताइएको छ परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको तेस्रो बैठक जारी छ तेइस वर्षपछि आज काठमाडौँमा शुरू भएको बैठकमा लामो समयदेखि देखिएको सीमा विवाद लगायतका विषयमा छलफल शुरू भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ जारी बैठकका लागि तय भएका एजेण्डामा लामो समयदेखि समाधान हुन नसकेका कालापानीदेखि सुस्ता सीमा विवाद सन् उन्नाइस सय पचासको नेपाल भारत मैत्री तथा शान्ति सन्धि पञ्चेश्वर बहुउद्देश्य परियोजना लगायतका छनृ सन् उन्नाइस सय एकानब्बे पछि हुन लागेको तीन दिने आयोगको बैठकमा छलफल गर्न सरकारले राजनीति सुरक्षा सिमाना तथा सीमा व्यवस्थापन आर्थिक सहयोग तथा पूर्वाधार व्यापार तथा पार्वन ऊर्जा तथा जलस्रोत र संस्कृति शिक्षा र मीडिया गरी पाँचवटा विषयगत क्षेत्र निर्धारण गरी विभिन्न एजेण्डा तय गरेको छ ऊर्जा तथा जलस्रोतका क्षेत्रमा नेपालले गण्डक विद्युत गृह कुसहा कतैया विद्युत प्रसारण लाइन रक्सोल परवानीपुर विद्युत प्रसारण लाइन विद्युत व्यापार सम्झौता पञ्चेश्वर बहुउद्देश्य आयोजनालाई विशेष एजेण्डाका रूपमा बैठकमा पेश गर्नेछ त्यसै गरी रेलमार्ग पशुपति क्षेत्र विकास परियोजना हुलाकी राजमार्ग क्रिकेट रंगशाला लगायत थुप्रै एजेण्डालाई पनि मन्त्री परिषदले स्वीकृत गरेको छ पुराना थाती रहेका सीमा क्षेत्र डुब्बान समस्या कपिल कपिलवस्तुको मौली सागर बाँध र लक्ष्मणपुर बाँध मेची कोशी कनकाई कमला पश्चिम राप्ती तटबन्ध लगायत मुद्दा पनि बैठकमा उठाउन स्वीकृति दिइएको छ नक्कली भारतीय रूपियाँ कारोबार सीमा सुरक्षा सिमानामा हुने धार्मिक अतिवादी समूहको गतिविधि सीमा सुरक्षा संयन्त्र लागू पदार्थ कारोबार मानव तस्करी लगायत मुद्दा पनि बैठकमा उठ्नेछन् बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे र भारतीय पक्षको नेतृत्व त्यहाँका विदेश मन्त्री सुषमा स्वराजले गर्नुहुनेछ उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भएको छ आज काठमाडौँको महाराजगंज चोकमा स्वर सम्राट नारायण गोपाल गुरूवाचार्यको पूर्ण कदको शालिग पुनर्स्थापना गर्दै गृहमन्त्री गौतमले नेपाली गीत संगीतको क्षेत्रमा स्वर्गीय नारायण गोपालले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो स्वर्गीय नारायण गोपालको शालिग अन्यत्र प्रतिस्थापन गर्ने आफूले सुनेको भन्दै वहाँले महाराजगंज चोकबाट अन्यत्र शालिग सार्न नमिल्ने र कानून सम्बद्ध रूपमा शालिग चोकमै राखिने समेत बताउनु भएको छ गौतमले नारायण गोपालको शालिग संरक्षण गर्नका लागि नारायण गोपाल संगीत कोषलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दीपक बोहरा निर्विरोध चयन हुनुभएको छ दलका नेता चयनका लागि भएको चुनावमा अरू कसैले पनि उम्मेद्वारी नदिएपछि बोरा निर्विरोध चयन हुनुभएको हो त्यस्तै संसदीय दलको प्रणेतामा विक्रम पाण्डे निर्विरोध हुनुभएको छ यसअघि राप्रपाको संसदीय दलका नेतामा श्री बहादुर थापाले उम्मेद्वारी दिने भने पनि बोहराको मात्रै उम्मेद्वारी परेको हो ती रचना सभासद रहेको राप्रपा नेपालको नेता चयनका लागि भएको चुनावमा थापा र उहाँका छोरा सुनिल थापा उपस्थित हुनुभएको थिएन नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग मधेसवादी दलका नेताहरूले मधेसलाई सहयोग गर्न आग्रह गरेका छन् आज बिहान संयुक्त रूपमा भेट गर्दै दलका नेताहरूले नेपालको विकास निर्माणको कार्यलाई मधेसलाई प्राथमिकता दिन आग्रह गरेका हुन् भेटमा हुलाकी सड़क निर्माण सीमा समस्या समाधान चुरेस क्षेत्र संरक्षण रेल मार्ग लगायत भौतिक पूर्वाधार विकासमा मधेसलाई सघाउन आग्रह गरेका छन् भेटमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले भारतको चाहना नेपालको स्थायित्व विकास र शान्ति रहेको पाइएको पनि बताउनु भएको छ नेपाली कंग्रेसका सांसद अमरेश कुमार सिंहले भारतले नेपालको जलसम्पदाको उपयोग आफ्नो स्वार्थ अनुकूल गर्न खोजेको भन्ने संचार माध्यममा आएका विवरणहरूको खण्डन गर्दै नेपालमा उत्पादन हुने बिजुली पहिले नेपालमा नै खपत हुने र बाँकी विद्युत भारतलाई बेच्न सक्ने भारतीय विदेश मन्त्रीले आफूलाई बताएको उल्लेख गर्नु भएको छ संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेसी समुदाय समस्या समस्याबारे मुख्य रूपमा छलफल भएको बताउँदै आफूहरूले उठाएका विषयमा भारत सकारात्मक रहेको पनि बताउनु भएको छ विदेश मन्त्री स्वराजले आफ्नो सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले यहाँका विषयवस्तुबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवगत गराउने प्रतिबद्धता जनाएको पनि झाले जानकारी दिनुभयो झण्डै पाँच करोड़ रूपियाँ बराबरको दस किलो सुनसेट पक्राउ परेका एकजनालाई जिल्ला प्रहरी धनुषाले सार्वजनिक गरेको छ शरीरको विभिन्न भागमा लुकाई बसमा यात्रु भए लैसाँदै गरेको दस किलो सुनको बिस्कुट सहित प्रहरीले बसाङ्गो मेल बिसौना गाविस चार बस्ने एक्काइस वर्षीय खम्बीर रोयल लाइलाई पक्राउ गरेको थियो उनी किङ्स कलेज बीबीएमा अध्ययनरत रहेको प्रहरीले सुनाएको छ काठमाडौँबाट धरान साँदै गरेको नाचार ख छ शून्य नौ आठ नम्बरको बसमा सुन लैसाँदै गरेको सुराकीको आधारमा जानकारी पाएपछि चेक जाँच गर्दा सुनसेर उनलाई पक्राउ गरिएको आशा भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले जानकारी दिनुभयो रोले यागको साथबाट दस किलो बराबर दसवटा सुनको बिस्कुट सिर अन्य दस हजार रूपियाँ र एक थान मोबाइल समेत बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ पक्राउ परेको सुन करिब चार करोड़ अस्सी लाख रूपियाँ बराबरको रहेको हुन सक्ने उपरीक्षक सुवेदीको भनाइ छ पूर्वी चितवनको रत्नगर दश चिरौनामा निर्माणाधीन श्रीकृष्ण प्रणामी मन्दिरमा संचालन भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञबाट अहिलेसम्म पन्ध्र लाख रूपियाँ संकलन भएको छ श्रावण एक गतिदेखि शुरू भएको महायज्ञ श्रीकृष्ण जन्म समापन गरिने मन्दिर सञ्चालक समितिका अध्यक्ष तिलक राज शर्माले जानकारी दिनुभएको छ करिब पन्ध्र कट्ठा पाँचहरूमा फैलिएको सो मन्दिर दुई हजार त्रिसठी सालदेखि निर्माण शुरू गरिएको र अब दुई वर्षभित्रमै निर्माण कार्य सकिने पनि अध्यक्ष शर्माले बताउनु भएको छ अहिलेसम्म एक करोड़ पचहत्तर लाख रूपियाँ खर्च भइसकेको र अझै थप एक करोड़ पचास लाख रूपियाँ लाग्ने अनुमान गरिएको कोषाध्यक्ष दीपक चन्द्र शर्माले बताउनु मन्दिर निर्माणका लागि नेपालकै प्रथम महिला भागवत बाचिका विदुषी तारा घिमिरेले श्रीमद भागवत ज्ञान महायज्ञ सञ्चालन गर्नुभएको छ आज मन्दिर परिसरमा भएको कार्यक्रममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरजका कार्यकारी अध्यक्ष एवं अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेद प्रसाद आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने समितिका अध्यक्ष तिलक राज शर्माको अध्यक्षता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले धार्मिक धरोहरले मानिसमा आध्यात्मको विकास गराई सत्मर्क सत्कर्म र शान्तिको बाटोमा डोर्याउन सहयोग गर्ने बताउनु भएको थियो कार्यक्रममा वीरगंज मारवाड़ी सेवा समितिका पदाधिकारी स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो नवलप्रासीको नयाँ बेलहानी गाविसको अरूणखोला बसारमा डेंगूका बिरामी फेला परेका छन् फर्निचर उद्योगमा कार्यरत मजदूर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेंगू फेला परेको हो जिल्लामा डेंगूका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लगिसाने भएको छ बढ़ी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हुँदा सो क्षेत्रमा सरसफाई र लामखुट्टे नियन्त्रणका कार्यक्रम लैसाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताउनुभयो गत वर्ष पनि गैणाकोट मुकुन्दपुरमा डेंगूका बिरामी फेला परेका थिए अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौं तपाईँको विचारमा तरकारीमा विषादीको प्रयोग घटाउन को बढ़ी जिम्मेवार बन्नु पर्ला ए किसान र व्यवसायी बी एग्रोभेट र सी सरकार तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ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 बाराक ओबामाले गैर कानूनी रूपमा अमेरिका भित्रिएका बाल बालिकालाई स्वदेश फिर्ता गर्नमा पहल गर्न मध्य अमेरिकी राज्यका नेताहरूलाई आह्वान गर्नुभएको छ राष्ट्रपति ओबामाले मध्य अमेरिकी राज्य ग्वाटेमाला होन्डुरस र एल सोभाडोरका राज्य प्रमुखसँग पश्चिमी सिमानाबाट गैरकानूनी रूपमा अमेरिका भित्रिएका बालबालिकालाई स्वदेश फर्कने वातावरण तयार गर्नको लागि आग्रह गर्नुभएको हो ओबामाले खुल्ला सिमानाबाट गैरकानूनी रूपमा बालबालिकाहरू अमेरिका भित्रिने क्रम रोक्नुपर्नेमा जोड़ दिन उनीहरूसँग आग्रह गर्नुभएको छ अमेरिकाले गत अक्टोबर यता अमेरिका निरूपमा आमा बुवा बिना अमेरिका छिरेका पचास हजार बालिका पक्राउ परिसकेको समाचारमा सुनाइएको छ ओबामाले व्हाइट हाउसमा पत्रकार सम्मेलन गरी यस समस्या समाधान गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड़ दिनु भएको छ अवैध रूपमा अमेरिका छिरेका बालिकाहरू कुन कुन देशका हुन् र उनीहरूको परिवार कहाँ छ भन्ने पहिचान गर्नु ठूलो समस्या हुने बताइएको छ इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आज बिहान आठ बजेदेखि युद्ध विराम शुरू भएको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन युद्ध विराम गर्न आग्रह गर्नुभएको थियो बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्ध विरामको समय लम्ब्याउने प्रयास जारी रहेको अधिकारीहरूको भनाइ छ अमेरिकी विदेश मन्त्री केरीले आफूहरूसँग वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्ष समितिलाई सहमतिका लागि आग्रह गरिएको पनि जानकारी गराउनु भएको छ युद्धविरामबारे इजरायल सरकारको आधिकारिक धारणा सार्वजनिक नभए पनि त्यहाँका मीडियाहरूले युद्धविरामका लागि सरकार सहमत भएको खबर प्रकाशन गरेको बीबीसीले जनाएको छ खेल समाचार अस्ट्रेलियाले पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम गरेको छ राष्ट्रमण्डल खेलमा अस्ट्रेलियन खेलाड़ीले तीन मिनट तीन दशमलव चौवालिस सेकेण्डको नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जितेका छन् यस्तै महिलाको पारा स्विमिङतर्फ एक सय मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी म्याडिसन इलिओटले नयाँ विश्व रेकर्ड कायम गरेकी छन् उनले एक मिनट पाँच दशमलव बत्तीस सेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् यो सँगै राष्ट्रमण्डल खेलको पदक तालिकामा आज बिहानसम्म दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले एघार स्वर्ण नौ रजत र बालकास्यसहित आफ्नो पदक संख्या बत्तीस पुर्याएको छ राष्ट्रमण्डल खेलको दोस्रो दिन जुडोमा तीन स्वर्ण पदक हात पारेसँगै शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले स्वर्ण बाह्र रजत एघार र नौ सय बत्तीस पदक जितेको छ सात स्वर्ण तीन रजत र पाँच कास्ते सय र स्कटल्याण्ड तेस्रो चार स्वर्ण एक रजत र चार कास्ते सय र क्यानाडा चौथो र तीन स्वर्ण चार रजत र तीन कास्ते सय र भारत पाँचौं स्थानमा रहेको छ भारतका लागि दस मिटर एयर राइफल तर्फ अभिनव बिन्दाले स्वर्ण र मलाइको गोयलले रजत पदक हात पारेका छन् साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक राष्ट्रपति डाक्टर रामवरण यादव र भारतीय विदेश मन्त्री सुषमा स्वराज बीच भेटवार्ता नेपाल भारत बीच हुन लागेका विभिन्न सम्झौताहरूका विषयमा छलफल भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा हुने सबै सम्झौता नेपालको हितमा गरिने प्रधानमन्त्री कोइरलाको भनाई हतारमा सरकारले कुनै सम्झौता गर्न नहुने दलहरूको सुझाव श्रीकृष्ण प्रणामी मन्दिर जिरोनामा सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञबाट अहिलेसम्म पन्ध्र लाख रूपैयाँ संकलन नवलपरासीको अरूण खोला बजारमा डेंगुका बिरामी भेटिए इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत गैर कानूनी रूपमा अमेरिका भित्रिएका बालबालिकालाई स्वदेश फिर्ता गर्न राज्यका नेतालाई अमेरिकी राष्ट्रपति ओबामाको आग्रह र अस्ट्रेलियाद्वारा पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल विदा हुन्छौ नमस्कार यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष का साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा क्वालिटी प्रेस छापाखाना विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ next education city express money transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगर प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठजनालाई ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर